अब जीवनबाट ठगिएकी युवती नम्बर दुई रामेछापकी आकृति लामा नाम परिवर्तन बालाजु बस्थिन फेसबुक मार्फत साथी बनेका जीवनले बारम्बार कुरा गर्न खोजे पनि उनले व्यवस्था गर्न खोजिन् तर सकिनन् आफूलाई अमेरिकी सेनाको जागिरे बताउने जीवनले फेसबुकमा बन्दुक भिरेको फोटो हालेका थिए आकृतिले उनको फेसबुक वालमा भएका सबै गतिविधि हेरिन् अमेरिकी सेनाको भोजमा सहभागी भएको बर्दीवाला अमेरिकी सेनासँग अङ्कमाल गरेका फोटाहरू पोस्ट गरेको देखेपछि विश्व विश्वास लाग्यो आकृति भन्छन् अमेरिकी सपनाका अगाडि मेरो केही सिप लागेन अन्तत आमासँग समेत भेटघाट गराएर उनीसँग विवाह गर्ने कसम खाएर रङ्गीन सपनाहरू सजाए तर आकृतिको सपना उतिखेरै चकनाचुर भयो जीवनले आफन्तको किडनी फेर्नु परेकोले पैसा आवश्यक भएको र अमेरिका पुगेपछि पठाइदिने बाचा गर्दै चार लाख रुपियाँ आकृतिलाई आइएमी गर्न लगाए भावी पतिका रूपमा विश्वास गरेकी आकृतिले त्यो रुपियाँ नपठाउने कुरै भएन अन्तत उनले पठाइन् र उनी पनि जीवनबाट फसिन पुगिन् जीवनबाट ठगिने युवती नम्बर तिन नुवाकोटकी कविता ठोकर नाम परिवर्तन अमेरिका जान पाउनेमा ढुक्क थिइन् जीवनसँग लामो समय फेसबुक मार्फत कुराकानी भएको मात्र थिएन पटक पटक उनी कविताको घरमै पुग्ने गर्दथे खाइलाग्दो ज्यानको अमेरिकी सेनामा जागिरे युवा आफ्नै छोरीलाई भेट्न घरमा आएपछि कविताका बाबुआमाले पनि राम्रै मानमनिता गर्ने गर्दथे जीवन पुगेको भोलिपल्ट गाउँको स्कुलमा च्यारिटी सो भएको थियो नक्कली अमेरिकी सेनालाई शिक्षकहरूले कार्यक्रमको अति अतिथि बनाए स्कुलको कार्यक्रममा भाषण ठोकेका जीवनले विद्यालयलाई दस लाख दिने घोषणा गर्दा कविताको मन भित्रभित्रै आकाशमा चरा जस्तै उडेको थियो उनको ध्यान त्यो कार्यक्रममा भन्दा सपनाको दुनियाँमा केन्द्रित थियो बजो घंटी बजो मन को खेलदा खेलदे खेलदा खेलदे तिमी सँग साइड उड्यो मन ह्याप्पी बनी बनी रह टाइट दिँदा दिँदै दिँदा दिँदै तिमीलाई स्माइल भरियो है यो दिलैमा चाहनाको फाइल दिँदै दिँदा दिँदै तिमीलाई स्माइल भरियो है यो दिलैमा चाहनाको पाइल घन्टी बज्यो घन्टी बज्यो घन्टी बज्यो मनको घन्टी बज्यो घन्टी तर कविताको पनि सपना एकैछिनमा चकनाचुर भयो स्कुललाई लाखौँ दान गर्ने घोषणा गरेको भोलिपल्ट जीवन अमेरिका उड्ने व्यस्त सेड्युल देखाउँदै काठमाडौँ फर्किए काठमाडौँ आएको भोलिपल्ट तत्काल पाँच लाख चाहिएको भन्दै उनले कवितालाई फोन गरेर आफूले सबै पैसा अमेरिकामै छाडेर आएको र उता पुगेपछि पठाइदिने बताए यता बाबुले ऋण खोजे कविताले सुन बेचिन बल्ल बल्ल पाँच लाख जम्मा गरेर आइएमी गरी कविताले पठाइदिन् त्यसको दोस्रो दिन कविता नेताले नसोचेको खबर सुनिन् ककनीको नक्कली हवलदार बनेर जीवनले चलाउने गरेको नम्बरबाट नयाँ मान्छेले फोन गरेर भन्यो उहाँ ककनी भिरबाट खसेर मर्नुभयो अबदेखि यो नम्बरमा फोन नगर्नु त्यस्तो खबर सुनेपछि कवितालाई कस्तो भए होला सुनौ कवितालाई त्यो क्षणमा आत्मसात गर्ने यो एउटा गीत भित्त भए जीवनबाट नराम्रोसँग ठगिएका केही उदाहरणीय पात्र मात्रै उनीबाट ठगिएका युवतीहरूको नाम लिई साध्य छैन प्रहरी स्रोत भन्छ अमेरिकन आर्मीमा जागिर खान्छु बिए गरेर अमेरिका ल्याउँछु भन्दै युवतीहरू ठग्ने जीवन तामाङको साथमा एउटा आइफोन टुट्दै नथ्यो आइफोन पनि फेरि फेरि बोक्ने जीवनले प्राय दुईवटा मोबाइल साथमा राख्थे प्रहरीले उनको फ्लाइटबाट करिब आधा दर्जन महँगा मोबाइल सेट बरामद गरेको छ प्रहरीको पछिल्लो अनुसन्धानले उनको स्थायी घर नुवाकोटको सामारी गाविस वडा नम्बर पाँच भएको खुलासा गरेको छ चार महिना अघिदेखि चाबा हिलमा बस्दै आएका जीवनले आफ्नो बास स्थानलाई आधुनिक तरिकाले सजाएका थिए जीवनले महिनामा लाखौँ ठगेर ल्याउँथे यता श्रीमतीले ब्याङ्कमा पैसा राख्थिन् ब्युटी पार्लर धाइरहन्थिन् जीवनले कुनै पनि ब्याङ्कमा खाता नखोले पनि श्रीमती सुबीको नाममा हिमालय र प्रभु ब्याङ्कमा खाता खोलिदिएको प्रहरीले जनाएको छ श्रीमानको ठगीको पैसामा सुख सयल गर्ने उनकी श्रीमती सबी पनि यसरी पक्राउ परिन् पछिल्लो पटक कुराकानी भएको नम्बरबारे सोधपुछ गर्दा जीवनले आफ्नो बहिनीको नम्बर भएको प्रहरीलाई बताएका थिए तिनै बहिनीलाई फोन गर्न लगाएपछि उनले श्रीमतीलाई बानेश्वर बोलाएका थिए जीवनको बहिनी भनेर बानेश्वर आएकी सुबी तामाङ प्रहरी फन्दामा परेपछि मात्रै अभियुक्त जीवनकी श्रीमती भएको खुलेको थियो अहिले श्रीमान श्रीमती दुवैजना महानगर प्रहरी अपराध महाशाखाको हिरासतमा छन् यस सम्बन्धमा महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रदुम्न कार्कीसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार यहाँ चाहिँ महानगरीय प्रहरी परिसरका एसपी प्रबुदन कार्कीजी होइन कार्कीज्यू नक्कली आर्मी बनेर धेरै युवतीहरूलाई ठगेका भनिएका जीवन तामाङका बारेमा बताइदिनुहोस् न जीवन तापाङ आफै आफूलाई युएस आर्मी बताउने तर खास यो युएस आर्मी होइन यो ठग हो हजुर यसले चाहिँ नि विशेष गरेर पहिलो उसको एमओ भनेको फेसबुकमा युवतीहरूलाई ट्रेन रिक्वेस्ट पठाउने पठाइसकेपछि ट्रेन भनिसकेपछि अलिकति प्यारा सम्बन्ध घुलमिल भइसकेपछि उसको युवतीको परिवारसँग पनि सम्बन्ध बढाउने हजुर पूर्ण विश्वासमा पारिसकेपछि विभिन्न पाहनामा उपचारको पाहनामा आफ्नो परिवार आफू लगायत अन्य परिवारका सदस्यको उपचारको पाहनामा अलिक म पछि दिइहाल्छु भन्ने विश्वासमा तिन लाखदेखि छ लाख आइएमईद्वारा माग गरेर यसरी ठग्ने यसको प्रवृत्ति देखिन्छ अहिलेसम्म कतिजना युवती जति यसले ठगी गरेको पाउनु भएको छ अब हामी कहाँ निवेदन आएको अहिले आठ नौजना छ हजुर मौखिक रिपोर्ट चौधजनाको आइसकेका छ हजुर हाम्रो अनुमानमा यसले तिस पैँतिसजनालाई ठगेको देखिन्छ ए त्योभन्दा पनि बढी रहेछ है बढी देखिन्छ यस घटनाले जुन फेसबुकबाट विशेष गरेर युवतीहरू अलिक सजग हुनुपर्ने देखियो होइन त हजुर एकदमै देखियो एकदमै देखियो अपरिचित छिन्ने नचिनेको मान्छेले फेसबुकमा रिक्वेस्ट पठाउँदाखेरि त्यो रिक्वेस्टलाई एक्सेप्ट गरिहाल्नु पटक्कै हुँदैन यसबाट थुप्रै विशेष गरी महिला वर्गहरू थुप्रै अपराधको शिकारहरू बन्नु भएको छ बेलामा अनावश्यक फोटो ट्याग गर्ने ब्ल्याकमेल गर्ने विभिन्न इलिगल एक्टिभिटिजहरू पनि गरेको देखिन्छ हामी त के भन्छौँ भने सकभर अपरिचित व्यक्तिले चिन्ने नचिनेको मान्छेले फेसबुक रिक्वेस्ट पठाउँदाखेरि त्यसलाई एक्सेप्ट गर्नु बिल्कुलै हुँदैन अर्को कुरा चाहिँ नि वैदेशिक रोजगार विकसित मुलुक अमेरिका जापान कोरियामा छ भन्ने बित्तिकै त्यस्ता युवाहरूसँग युवतीहरू सहजै आकर्षित हुने झन् त्यसमाथि अब युएस आर्मी भनेपछि त भुतुके भएर ठगिएको रहेछन् भनेपछि यसरी चाहिँ पृष्ठभूमि राम्रै नबुझिकन चाहिँ यस्तो चाहिँ गर्न नहुँदो रहेछ होइन त विशेष गरी नेपाली युवा युवतीमा अलिकति विदेश युरोप र अमेरिकाको आकर्षण म्याक्सिमम बढ्दैछ त्यो आकर्षण प्रशासनकै कमजोरी भनौँ न त्यसको कमजोरीको फाइदा धेरैले उठाएको छन् चाहे त्यो वैदेशिक रोजगारको नाममा होस् अथवा विवाह गरेर विवाह पश्चात म युएस लान्छु युके लान्छु भन्ने बाहनामा होस् हस् त एसपी साहब समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ ए फेसबुकबाटै भेट्न बोलाइ भेट्न आउनै पर्यो चोकटा खान आएको बुढो झोलमा डुबी मर्यो